खाली गोडा पैताला फुटेको पैताला फुटेको कमजोर खा हिँड्दा टुटेको कोखिलामा करना मेरी आमा रोयो छोराको अभावले छोराको अभावले कहिले रोयो परीको जवाफले कोखिलामा गाग्री तामाको नटुट्ने भो कहिल्यै सो झरना मेरी आमाको बेसी र टारी छ बेसी र टारी छ रोगी शरीर गरौँ भारी छ कोखेलामा घाग्री तामाको नटुट्ने शरीर गरुङको भारी छ कोखिलामा घागरी तामाको नटुट्ने भो कहिल्यै नि आँखामा आँसु झर्न मेरी आमाको नटुट्ने भो कहिल्यै सो झरना मेरी आमा धर्मको घरमै पूजा गर्छु मामाको कोखिलामा घाग्री तामाको नटोट्ने Yeah.